आमदानीको स्तर कमजोर रहेको किसानहरूको आर्थिक स्तर उकास्नका लागि विभिन्न सहकारी संस्थाको स्थापना गरिएको छ प्रत्येक सहकारी संस्थाको आर्थिक स्थिति कमजोर रहेको किसानहरूको आर्थिक स्तर उकास्ने जस्ता उद्देश्य एउटै भए पनि प्रत्येक सहकारीको भने नीति नियम छुट्टा छुट्टै भएको पाइन्छ विक्रमसम्म दुई हजार उनपचास पुस पाँच गते सत्तालिस जना शेयर सदस्य तथा सदस्य किसानको संख्याबाट सुरु गरेको श्री अमृत धारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड अहिले आएर शेयर सदस्य एक सय छप्पन्न र सदस्य किसान पाँच सय जना रहेको छ पहिला जीडीसीबाट सञ्चालन हुँदै दुग्ध संकलन गर्ने संस्थाको रूपमा परिचित विक्रमसम्म दुई हजार पचास सालमा श्री अमृत धारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको नामले स्थापित भएको हो यस संस्थाले विशेष गरेर दुग्ध उत्पादक किसानहरूको दुध संकलन गरी टाढी बकुलहर हुँदै नारायणघाटसम्म शुद्ध दुध बिक्री वितरण गर्ने संस्थाले जनाएको छ दुईवटा शाखा रहेका अमृत धारा दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादक किसानहरूलाई फ्याट एज सोनोभको आधारमा रकम दिने गरेको छ पन्ध्र पैसा फ्याट र पन्ध्र पैसा एसएसमा थपी दसैँ खर्च स्वरूप प्रोत्साहन स्वरूप एक रुपैयाँ र दुई रुपैयाँ दिने गरेको श्री अमृत धारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष एक नारायण पौडेलले बताउनु भयो किसानहरू सदस्य चाहिँ एक सय छप्पन्न जना छन् किसेर सदस्य भनिन्छ त्यसलाई अनि अर्को सदस्य किसान भन्ने हुन्छ त्यसको चाहिँ पाँच सय गरेर जुन छ सय किसानहरू छन् दुईटा शाखा छ यो मूल कार्यालय भयो र यसबाट चाहिँ हामी दुध बजार लैजान्छौँ र बजारमा स्वच्छ दुध खुवाउँछौँ पाउँछौँ हाम्रो यहाँदेखि नारायणसम्म दुध जान्छ फ्याट एजेस्टनको आधारमा दिइन्छ किसानले पाउने रकम त्यसपछि हामीले पन्ध्र पैसा फ्याटमा र पन्ध्र पैसा एसएलमा पहिले थपेका छौँ त्यसपछि दसैँ खर्च स्वरूप प्रोत्साहन दुई रुपियाँ र एक रुपियाँ दिन्छौँ दसैँ खर्च स्वरूप बचत बचत कार्यक्रम प्रोत्साहन भन्छ त्यसलाई कृषक बचत प्रोत्साहन भनेर त्यो कार्यक्रम छ दुग्ध उत्पादक किसानहरूको आर्थिक अवस्था उकास्नकै लागि सहकारीको स्थापना गरेको सञ्चालक समितिले जनाएको छ किसानहरूले व्यावसायिक किसान बनाउनु नै संस्थाको मुख्य उद्देश्य रहेको जनाएको छ त्यसैले दुग्ध उत्पादक किसानहरूको दुध उचित मूल्यमा खरिद बिक्री गर्ने दाना चोकर औषधि इत्यादिमा सहुलियत दरमा बिक्री वितरण गर्ने लगायत बिमा कार्यक्रम कृषक सदस्य बचत कार्यक्रम पनि सञ्चालन गर्दै आएको संस्थाले जानकारी दिएको छ आगामी दिनमा बजारमा थप शुद्ध तथा प्रशोधित दुध पाउने योजना रहेको फेरि पनि संस्थाका अध्यक्ष एक नारायण पौडेल दुध उत्पादक किसानहरूको दुध खरिद बिक्री गर्छ दाना चोकर दिन्छ औषधि दिन्छ बिमा कार्यक्रम सञ्चालन छ कृषक सदस्य मत्स्य बचत कार्यक्रम सञ्चालन छ र दुध बजारमा लैजान्छ होइन आगामी दिनमा चाहिँ बजारमा सुलभ तरिकाले दुध खुवाउने छ भावी योजनामा चाहिँ यसको चाहिँ बजारमा हामी सोझै बजारमा जाने र यो रत्नगरमा चाहिँ शुद्ध प्रशोधित दुध खुवाउने इच्छाको साथ हामीले यो चाहिँ वार्षिक कार्यक्रम बनाएका छौँ र यसलाई चाहिँ हामी विभिन्न एनजिओ आइएनजिओको सहयोग लिएर हामी अगाडि बढ्छौँ दुग्ध उत्पादक किसानहरूलाई चोकर दाना पटक पटक रोग व्याधिबाट न्यूनीकरण गर्नको लागि भ्याक्सिनको सुविधा दिँदै आएको संस्थाले दुग्ध उत्पादक किसान किसानहरूको जीवनस्तर उकास्नको लागि प्रत्येक लिटर दुधबाट कर सेयरलाई एक रुपियाँ सेयर सदस्यको दुई रुपियाँ बचत गर्ने व्यवस्था मिलाएको श्री अमृत धारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका लेखा समितिका सचिव कृष्ण दत्त पौडेलको भनाइ छ किसानहरूको जीवन स्तर उकास्नको लागि किसानहरूको दुधहरू सङ्कलन गर्ने उनीहरूको दुधको मूल्य सकभर अधिकतम मूल्य चाहिँ उपलब्ध गराउने अधिक पारदर्शी र जवाबदेही हुने हिसाब किताबमा मिल्क व्यवस्था गरेर उनको दुधको मूल्य कति पर्यो तत्कालै भुक्तान दिने चोकर दानाको सुविधा दिने पटक पटक रोग व्याधिबाट चाहिँ न्यूनीकरण गर्नको लागि भ्याक्सिनेसनको सुविधा दिने बिमाको व्यवस्था पनि तिन वर्षबाट चाहिँ यस संस्थाले सञ्चालन गरेको छ जसले गर्दाखेरि किसानहरूलाई जुन चाहिँ अमूल्य क्षति गाई पशुपालनको अमूल्य क्षति बेहोर्नु पर्थ्यो त्यसमा केही राहत भर्न गएको छ र बचतको कार्यक्रम पनि यहाँ किसानहरूको बचतकर्ताहरूको सेयर सदस्यको सञ्चालन गरिएको छ र उनको प्रति लिटर दुधबाट घर सेयरलाई एक रुपियाँ सेयर सदस्यको दुई रुपियाँ गरेर बचत गर्ने परिपाटीको यहाँ सिर्जना गरेर उनको जीवन स्तरलाई उकास्ने र एउटा चाहिँ सरलीकरण र सहजीकरण गर्ने व्यवस्था यस संस्थाले मिलायो भनिन्छ स्वास्थ्य नै धन हो त्यसैले प्रत्येक व्यक्ति स्वस्थ रहनको लागि शुद्ध खाना पानी तथा शुद्ध दुध पिउन आवश्यक छ पैसा कमाउने होडबाजी चलित भएको अवस्थामा विभिन्न खाद्यान्नमा मिसावट गर्ने प्रचलन बजारमा व्यापक रहेको पाइन्छ त्यसैले पैसा कमाउने उद्देश्यले मात्र होइन कि उपभोक्ताहरूको शुद्ध र स्वस्थ दुध खाने र खुवाउने इच्छा श्री अमृत धारा दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड लगायत अन्य दुग्ध उत्पादक सहकारी संस्थाहरूले पनि पुरा गर्ने हो qui